फुलहरूको माझमा तिमीलाई खोजे सृष्टिका सुन्दर सारालाई भेटे हो सृष्टिका सुन्दर सारालाई भेटे तिमी राम्री हौ कि मेरो आँखै बैगुनी त्यो तिम्रो रूपा देखि पत्र पत्रमाथि को थो पराखी हेरे गुलाब को पत्र माथी ओके जुनलाई सोधिहेर यहाँले गीत सुनिरहनु भएको छ दिपक लिम्बूको आवाज अनि वसन्त सापकोटाको सङ्गीत रहेको छ यो गीतमा र यो गीतमा गीतको रचना गरेका हुन् स्वर्गीय शिव रेग्मीले र फिल्मको नाम हो पढाइ र पढाइ अब प्रदर्शनमा आउँदैछ पुस छब्बिस गतेबाट र शिव रेग्मीले निर्देशन गरेको चलचित्र हो पढाइ र यो गीत सँगसँगै सम्पूर्ण रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत अनि यो चिसो चिसो मौसममा न्यानो न्यानो अभिवादन कार्यक्रमको नाम हो एक्सन कट र एक्सन कटसँगै भित्र छु म सागर र मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट यो प्रोग्राम तपाईँ संसारभर सुनिरहनु भएको छ प्रोग्रामभित्र भएर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम एक्सन कटमा र प्रोग्रामको सुरुवातमा मैले राखेको थिएँ नेपाली कथाङ चलचित्र पढाइबाट रमाइलो गीत र पढाइ पुष छब्बिस गतिको मितिमा प्रदर्शनमा आउँदैछ र चलचित्र स्वर्गीय शिव रेग्मीले बडो मेहनतका साथ बनाएका थिए भने लगानी गरेका छन् गोविन्द साईले र वितर्कको जिम्मा पनि निर्माता स्वयं गोविन्द साईकै नै रहेको छ र आज शिव रेग्मीको तेह्रौँ पुण्यतिथि रहेको छ र हामीले उहाँलाई चाहिँ एकपटक फेरि पनि सम्झिनुपर्छ र मक्सिर चौबिस गते सोमबार बिहान पाँच तिस बजे उहाँको निधन भएको छ निधन भएको थियो भने आज तेह्रौँ पुण्यतिथि रहेको छ र उहाँद्वारा निर्देशित सिनेमा पढाइ पुस विस्कृतिबाट प्रदर्शनमा आउँदैछ सिनेको सिनेमाको बारेमा कुराकानी गर्नको लागि यतिखेर टेलिफोन लाइनमा वितरक तथा निर्माता गोविन्द साई हुनुहुन्छ गोविन्दजी हजुर यहाँलाई हार्दिक स्वागत छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजको कार्यक्रम एक्सन कटमा धन्यवाद सर ओके के छ हाल खबर भन्नुहोस् त सबै ठिकै छ सर अब त्यही अब शिवदाईको आज त्यो दिने कार्यक्रममा हामी चितवन आउँदैछौँ हजुर अब यहाँहरू चाहिँ चितवन आउँदै हुनुहुन्छ कतिजना जति आउँदै हुनुहुन्छ यहाँहरू भन्नु त छ अब हामी सबै विकास दाई हुनुहुन्छ अब हाम्रो विक्रम दाई पराजुली दाई लगायत अब हाम्रो सबै हुनुहुन्छ सङ्घबाट आउनु भएको छ केशव भट्टराई दाई हामी टोटल सम्पूर्ण टिमै आएका छौँ आज भनेपछि निर्देशक समाज निर्देशक समाजका सम्पूर्ण टिम सँगसँगै अन्य चलचित्रकर्मी र केही पत्रकारको बाक्लो उपस्थित हुँदैछ होइन ओके अब हामी शिवदाईलाई हामीबाट टाढा हुनुभएको छ शिवदाई सदाको लागि र उहाँद्वारा निर्देशित चलचित्र पढाइ पुस छब्बिस गतेबाट प्रदर्शनमा आउँदैछ होइन ओके अब सिनेमाको बारेमा यहाँले के भन्नुहुन्छ सिनेमा कस्तो छ अब सिनेमा त अब राम्रो बनाउने प्रयास गरेका छौँ होइन अब यसमा फेरि अब शिवदाईले पनि अब मुभीलाई राम्रो बनाउनको लागि अब हरेक एङ्गलबाट शिवदाईले एकदमै मिडअप गर्नुभएको छ मुभीलाई र शिवदाईले ठुलो आशा राखेको मुभी पनि हो यो हजुर शिवदाईको एउटा आशा गरेको फिल्म भन्नुपर्छ पढाइ है हजुर हजुर सर ओके अब पढाइले चाहिँ के समा बोकेको छ भनौँ न अब शिव रेग्मीले चाहिँ प्रायः चाहिँ मूलधारका विषयवस्तुलाई चाहिँ सिनेमामा चाहिँ देखाउँदै आइरहनु भएको अवस्थामा चाहिँ हजुर अब शिवदाईको प्याटर्नको मुभी हो यो शिवदाईले आफैले यसको कथा पनि शिवदाईले आफै लेख्नु भएको छ होइन हजुर अब यो एउटा पढाइ भन्ने बित्तिकै बुझ्नुहुन्छ कस्तो खालको मुभी हो होइन यो एउटा फुल्ली लभ स्टोरी मुभी एउटा family drama fully commercial movie हो यो हजुर हजुर ओके अब एउटा चाहिँ भनौँ न एउटा सबैले हेर्न लायकको फिल्म सामाजिक फिल्म पारिवारिक फिल्म र एउटा परिवारसँगै बसेर हेर्न लायकको फिल्म बनेको सबै होइन हजुर सर ओके अब पुस छब्बिस गतेबाट कतिवटा सिनेमा घरमा लाग्ने भयो पढाइ अब पुस छब्बिस गतेबाट लाग्छ मेजर स्टेसन प्रायः जस्तो तिस बत्तिस स्टेसनमा लाग्दैछ हजुर यहाँको फिल्मसँगै अन्य दुईवटा फिल्म पनि प्रदर्शनमा आउँदैछ नि द बितेका बल र छोएका छ त्यही त अब डेट त मेरो फाइनल डेट हो होइन हजुर अब पछि आएर उहाँहरूले डेट राख्नु भएको छ अब यसको बारेमा अब छलफल भइरहेको छ अब के गर्नु छ उहाँहरूले ओके अब तिनवटा फिल्मको चर्चा परिचर्चा आफ्नो हिसाबले आफ्नो एङ्गलबाट भइराखेको छ है अब यहाँले पनि निकै यो अगाडि राम्रो सिनेमाहरू दिइसक्नु भएको छ र अब बितिका पलको राइटर सँगसँगै टिम पनि राम्रो टिम हो र अब छ एकान छ पनि अब राम्रो टिम भन्नुपर्छ है अब तिनवटा फिल्म उस्तै ट्र्याकका फिल्म एक आपसमा जुत्दाखेरि असर पर्दैन र अब अब त्यो त हेर्नुहोस् अब पछि आउने मुभीले विचार गर्नुपर्ने हो होइन अब मैले त हेर्नुहोस् कार्तिकको बाइस गते डेट राखेको त्यो जब चुनाव हुने स्थिति भइसकेपछि त्यो बिचमा चाहिँ हामी चाहिँ आउन नसक्ने अवस्था सिर्जना भएपछि हामी पुस छब्बिस गते त्यतिखेर नै डेट ओके गरेर सम्पूर्ण हलमा फाइनल गरेर नै हामी अगाडि बढेको हो तर अब अहिले उहाँहरू जुत्न आउनु भएको छ तर उहाँले विचार पुऱ्याउने कुरा हो त्यो त हजुर ओके अब नानगढको सेरफेरमा कुराकानी गर्ने हो भने नानगढको कुन हल पाउनुभयो यहाँले नानीहरूको इन्द्रदेव पुरा भइरहेछ इन्द्रदेव हल पाउने लगभग फाइनल भइसक्यो हो अब अब भइरहेछ होइन अब कन्फर्मै होला नि त अब <laughs> लोकल त्यहाँको शिवदाय हुनुहुन्छ कारणले पनि अब हल त दिनुहुन्छ होला नि जस्तो लाग्छ मलाई ओके अब भनेपछि यहाँले चाहिँ जोस इन्द्रदेव हल पाउने लगभग फाइनल भइसकेको छ है हजुर हजुर फाइनलै हो ओके अब हजुर हजुर ओके एकछिन त्यहाँ विकास दाई हुनुहुन्छ हाम्रो विकासजी निर्देशक विकासजी पनि हुनुहुन्छ होइन एकछिन हामी उहाँसँग पनि कुराकानी गर्छौँ शिवदायको बारेमा ओके यतिखेर कुराकानी गर्न लागि राखेको छु म विकास आचार्य निर्देशक विकास आचार्य हुन्छ विकासजी विकासजीलाई हार्दिक स्वागत छ रेडियोमा धन्यवाद ओके अब आज शिव रेग्मी वरिष्ठ निर्देशक शिव रेग्मीको तेह्र पुण्यतिथि रहेको छ उहाँले कसरी सम्झिन चाहनुहुन्छ यहाँले अब उहाँ एउटा नेपाली चलचित्र क्षेत्रको लागि एउटा चाहिँ अगाडि व्यक्तित्व हुनुहुन्थ्यो उहाँको आगमनपछि नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ दिशा निर्देश पाएको थियो अनि नेपाली चलचित्र उद्योगलाई चाहिँ एउटा अग्रगामी गति दिनको लागि उहाँको ठुलो योगदान थियो उहाँ आफैमा एउटा जति राम्रो व्यक्ति हुनुहुन्थ्यो उहाँले त्यति नै राम्रो चलचित्रहरू नेपाली चलचित्र क्षेत्रलाई दिनुभएको छ उहाँको हामी रेडी छौँ होइन अब एउटा व्यक्तिको रूपमा उहाँ एकदमै हँसिलो सबैलाई राम्रो व्यवहार गर्ने र उहाँको चाहिँ मेरो लामो सङ्गतमा मैले कुनै पनि बेला उहाँले अरूको लागि अपशब्द बोलेको अरूको कुरा काटेको मैले सुनेको थिइनँ त्यो कारणले गर्दाखेरि मेरो व्यक्तिको रूपमा पनि म असल अति नै असल व्यक्ति हुनुहुन्थ्यो मैले एउटा मेरो असल मित्र लाई हजुर पक्कै पनि शिव रेग्मी नेपाली रजत वर्ग एक खम्बा पनि हुनुहुन्छ होइन वरिष्ठ निर्देशक शिव रेग्मीलाई तपाईँ सँगसँगै हामी सबैले एकपटक सम्झिनु पर्ने हुन्छ आज उहाँको तेह्रौँ पुण्यतिथि रहेको छ है ओके अब यहाँ चाहिँ आजभोलि केमा व्यस्त हुनुहुन्छ अब भन्नुहोस् त बताउनुहोस् त अहिले म अब मेरो आउने चैत्र अठाइस गते आउने चलचित्र नाइनो भन्नु दुईको चाहिँ सम्पादन कार्यमा छु हजुर अर्को हप्ता अहिले चाहिँ डबिङ त्यसको स्वराङ्कन सुरु हुँदैछ अहिले एउटा चाहिँ त्यसैमा लागिरहेको छु हजुर हुन्छ अब यहाँको फिल्मको बारेमा हामी आउँदो कार्यक्रममा अझ बढी चर्चा गरौँला र अहिले पनि समय दिनुभयो थ्याङ्क यू सो मच अहिले पनि छुट्टी नमस्कार ओके यतिखेर मैले कुराकानी गरिराखेको थिएँ निर्देशक विकास आचार्य सँगसँगै निर्माता गोविन्द साईसँग कुराकानी गरिसकेको छु र स्पेसली पढाइको बारेमा कुराकानी गरिसकेको छु भने आज शिव रग्मीको तेह्रौँ पुण्यतिथि रहेको छ र मक्सिर अट्ठाइस ओके मक्सिर चौबिस गते बिहान सोमबार बिहान पाँच तिस बजी उहाँको असामयिक निधन भएको थियो र नेपाली रजतपटका एक वरिष्ठ खम्बा भन्नुपर्छ र शिव रेग्मी दुई हजार एक्काइस सालमा चितवनमा जन्मिएका थिए र प्रेम पूजाबाट आफ्नो चलचित्रको यात्रा सुरुवात गरेका थिए त्योभन्दा अगाडि यिनले चाहिँ थुप्रै नाटकहरू चाहिँ मञ्चन गरिसकेका थिए यस नाटकमा सफलता हासिल गरिसकेपछि प्रेम पूजाबाट चाहिँ उनी नेपाली रजतपटमा डेब्यु गरेका थिए त्यो पनि लेखकको हिसाबले र उनले आफन्त फिल्मबाट भने निर्देशकको रूपमा चाहिँ उदाएका थिए सुरुमा आफन्त फिल्मको स्क्रिप्ट उनले कथा उनले लेखिसकेका थिए तर आफन्त फिल्मको निर्देशन भने गर्ने सोच बनाएका थिएनन् र अब शिव रेमीले चाहिँ कथा लेखिसकेपछि आफन्त फिल्मलाई चाहिँ कुनै डाइरेक्टरले पनि निर्देशन गर्न नमानेपछि उनी स्वयं आफैले आफन्त फिल्मको निर्देशन गरेका थिए र फलस्वरूप आफन्त फिल्मले निकै सफलता पनि हासिल गरेको थियो र धेरै स्टेसनमा धेरै सिनेमा घरमा चाहिँ गौरवमय एकाउन्न दिन पनि मनाएको थियो सँगसँगै त्यसपछि आफन्त फिल्म सफल भइसकेपछि आफ्नो मान्छे हामी तिन भाइ ए मेरो हजुर जस्ता सुपर हिट फिल्म दिइसकेपछि शिव रेग्मीको योगदान पनि नेपाली रजतपटमा एकपछि अर्को गर्दै थपिँदै गएको थियो र उनले चाहिँ नेपाली रजतपटमा धेरै सिनेमाहरू दिइसकेका छन् पाहुना त्यस लगतै पाहुना मुगलान मानिस सो सिम्पल साथी म तिम्रो जस्ता सिनेमा पनि दिइसकेका छन् भने उनीद्वारा निर्देशित दुईवटा सिनेमा प्रदर्शनको लागि तयार भएको छ ती हुन् पढाइ र मल्ले मलाई जुन चाहिँ दुईवटा सिनेमा प्रदर्शनको लागि तयार भएका छन् भने मल्ले पढाइ चाहिँ पु छब्बिस गतेबाट प्रदर्शनमा आउँदैछ र मल्ले मलाई सुन्छको डेट भने फाइनल सकेको फाइनल भइसकेको छैन र एकपटक हामी शिव रेग्मीलाई सम्झिन चाहन्छौँ र नेपाली रजतपटमा धेरै नै राम्रो काम गर्दै आएका शिव रेग्मी हामीबाट टाढा हुनुहुन्छ हामी उहाँलाई एकपटक फेरि पनि सम्झिन चाहन्छौँ र यो जानकारी विषयलाई भने एकछिन गीत सुन्छौँ नेपाली कथाङ चलचित्र सौर्यबाट र सौर्यको कुराकानी गर्ने हो भने सौर्य रिलिज भइसकेको फिल्म हो र एउटा सुपर हिरोमा आधारित कथा हो सौर्य र चाहिँ एउटा शक्तिलाई चाहिँ सिनेमाले देखाउन खोजेको छ तर जति बिजनेस गर्नुपर्ने थियो जति कलेक्सन गर्नुपर्ने थियो त्यति कलेक्सन भने सौर्यले गर्न सकेन मार्कण्डे दिपबिम बस्नेले सिनेमालाई निर्देशन गरेका हुन् भने सिकफिर बोर्ड्स सिकफिर बोर्ड्सको चाहिँ सङ्गीत रहेको छ भने कलाकारको परिचय गराउने हो भने हेमा श्रेष्ठ राजेश हमाल सौगात मल्ल अनु विक्रम साई लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र चलचित्रका निर्माता हुन् सुरेन्द्र गुरुङ हाकिम र सौर्य प्रदर्शन आउनुभन्दा अगाडि धेरै चर्चा पाएको थियो तर रिलिज भइसकेपछि सिनेमाले जति बिजनेस गर्नुपर्ने थियो त्यति बिजनेस गर्न सकेन र अहिले भने मेजर मेजर स्टेसनबाट चलचित्र सौर्य उत्रिसकेको छ अहिले हामी गीत सुन्छौँ गीतपछि ब्रेकमा जान्छौँ र ब्रेकपछि फेरि पनि आउनेछौँ na na एक से चार थोपलो पांच मेगा हार्ट सटरहरू भाडामा व्यस्त बजार रत्नगर दुई सिनेमा हल रोड जाने बाटोमा सस्तो फर्निचरको भवन मुनि रहेका खाली सटरहरू भाडामा रहेको हुँदा इच्छुक व्यक्तिहरूले सम्पर्क गरी आफ्नो व्यवसाय सुरु गर्नुहुन अनुरोध गरिन्छ सम्पर्कका लागि सस्तो furniture Anil Adhikari mobile number अन्ठानब्बे नेपाल टेलिकम रत्नगरको सूचना नेपाल टेलिकमको साधारण पिएसटेन टेलिफोन सेवा प्रयोग गर्नु भई महसुल भुक्तान गर्न बाँकी भएका ग्राहकहरूले मिति दुई हजार उनसत्तरी असार महिनासम्मको बाँकी महसुल मिति दुई हजार सत्तरी फागुन मसान्तसम्म बुझाएमा सो महसुलमा लाग्ने सम्पूर्ण जरिवाना रकम छुट गरिएको बेहोरा जानकारी गराइन्छ नेपाल टेलिकम रत्नगर चितवन तपाईँहरूकै चिर परिचित सापकोटा रेस्टुरेन्ट पर्सा बजारबाट तरकारी चोकमा आफ्नै भवनमा नयाँ व्यवस्थापनको साथ मङ्सिर दस गते सोमबारबाट सञ्चालनमा आएको हुँदा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक आमन्त्रण गर्दछौ साथै हामी कहाँ खसीको तास खसीको मोमो हाँस कुखुराको मासु खाजा ढिँडो पाउनुको साथै अर्डर बमजिमका खानाको लागि सधैँ सम्झनुहोस् सम्पर्क सापकोटा रेस्टुरेन्ट तरकारी चोक हाइवे सँगै प्रोप्राइटर रतन सापकोटा मोबाइल अन्ठानब्बे चार चौन्न बत्तिस छ सय छत्तर शिक्षक आवश्यकता पूर्वी चितवनमै प्राथमिक तहमा अङ्ग्रेजी माध्यममा पढाइ हुने एक मात्र उत्कृष्ट शैक्षिक संस्था नेपाल एजुकेशनल सेन्टर रत्नगर छ मोहनाको लागि एकजना प्राथमिक तहमा विज्ञान शिक्षक आवश्यक परेको हुनाले विज्ञान विषय लिई कम्तीमा प्लस टू पास गरेको इच्छुक नेपाली नागरिकहरूद्वारा दरखास्त आह्वान गरिन्छ दरखास्त दिने अन्तिम मिति यही पुस बाह्र गतेसम्म प्राचार्य सूर्य कुमार श्रेष्ठ नेपाल एजुकेशनल सेन्टर मिटर रत्नगर छ मोहना फोन नम्बर शून्य छपन्न पाँच साठी एक सय अठहत्तर र मोबाइल अन्ठानब्बे चार पचास उनान पचास दुई सय अडचालिस आयो आयो होइन के आयो के हुनु नि प्रविधिको विकास सँगै दस वाटबाट चल्ने फोटोकपी मेसिन आयो नि होइन यो कहाँ पाइन्छ नेपाल फोटोकपी मेसिन दस वाटबाट चल्ने हेटुडादेखि काउसतीसम्मको लागि किस्ताबन्दी सेवा लगायत photo printer photo paper cartridge ink cup T shirt छाप्ने मेसिन उपलब्ध रहेको जानकारी गराइन्छ सम्पर्क S T C Nepal Piple Chitwan proprietor Prakash Shivakoti mobile अन्ठानब्बे चार पचास पैँतालिस तिन सय उनपचास र अन्ठानब्बे शून्य अडसठी पैँतालिस सात सय पाइने स्थानहरू नारायणगढ सम्पर्क क्यानन हाउस मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचपन्न छप्पन्न तिन सय एकानब्बे हेटोडा सम्पर्क मनोकामना फ्लेक्स मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकहत्तर दुई सय अन्ठाउन्न सुनगाबा कलेजको भर्ना सम्बन्धी सूचना विक्रम सम्म दुई हजार सत्तरको कक्षा बाह्रको वार्षिक परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै डेची प्लस टूको स्थापना कालदेखि नै व्यवस्थापन संकायमा सर्वोत्कृष्ट नतिजा दिन सफल समूहद्वारा नयाँ व्यवस्थापनमा सञ्चालित यस सुनगाबा कलेज खैरेनी चपर्सा चितवनमा चार वर्षीय बिबिएस अन्तर्गत प्रथम वर्षमा भर्ना खोलेको सहर्ष जानकारी गराइन्छ कक्षा सञ्चालन कार्तिक चौबिस गतेदेखि सम्पर्क शून्य छपन्न पाँच तिरासी छ सय चौध मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस चार सय चौरासी अन्ठानब्बे चार पचास छपन्न आठ सय छपन्न अन्ठानब्बे चार पचास अडचालिस छ सय बाइस सुनगाबा कलेज खैरनी छ पर्सा चितवन नमस्कार खडानन्द गुरु नमस्कार नमस्कार लौ न गुरु मेरो यो गाडी जहाँ लागेर सर्भिस गरे पनि टल्किँदै टल्किएन मेरो हात हेरेर भनिदिनु पर्यो यो गाडीलाई कहाँ लग्यो भने न यहाँ जस्तै हुन्छ लौ न गुरु हरिओम नारायण नारायण काशी काशी हेर्न यो बच्चाको बुद्धि यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त यस्तो कुरो त सबैलाई थाहा छ नि खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाऊ न तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ सम्पर्क कङ्काली अटो वर्कसप खैरहने चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोप्राइटर रमेश लाल विक मोबाइल अन्ठानब्बे शून्य छत्तिस त्रिसठी चार सय छैसठी दम रोगका बिरामीहरूका लागि विशेष जानकारी यही पौष तेह्र गते शनिबारका दिन रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र हेड्स नेपाल रत्नगरको संयुक्त आयोजनामा वीर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर गोविन्द कणेलद्वारा अश्विनी केयर पोलिक्लिनिक रत्नगर एक बकुलहरमा दमका बिरामीहरूको लागि निशुल्क स्वास्थ्य परीक्षण हुँदैछ त्यसैले समस्या भएका व्यक्तिहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोला समस्याहरू लामो समयदेखि खोकी लाग्ने र खोकीसँग खकार आउने श्वास फेर्न गाह्रो हुने निलो हुने र साधारण काम गर्दा वा हिडुल गर्दा स्यास्या बन्ने छाती दुख्ने छाती कसिएको जस्तो हुने खकारमा रगत आउने बिरामी जाँच्ने मिति यही पौष तेह्र गते शनिबार समय बिहान साढे नौ बजेदेखि पुनश दमका बिरामीहरूका लागि विशेष परामर्श सेवा उपलब्ध हुनेछ सम्पर्क स्थान आश्विनी केयर पोलिक्लिनिक प्राली रत्नगर एक बकुलहर संचार जाने बाटोको ठिक अगाडि फोन नम्बर शून्य छपन्न पाँच साठी एक सय सत्ता सतासी अब दिल्लीबाट नेपाल कोलकाताबाट नेपाल मुम्बईबाट नेपाल चेन्नईबाट नेपाल आसामबाट नेपाल पन्जाबबाट नेपाल अब भारतको कुना कुनाबाट सिधै नेपाल ए भाइ यो दिल्ली कोलकाता मुम्बई चेन्नई आसाम पन्जाब के भने है अब भारतबाट नेपाल अब भारतको कुनै पनि कुनाबाट ग्लोबल आइएमी ब्याङ्कको सहकार्यमा युनाइटेड ब्याङ्क अफ इन्डियाबाट नेपाल आयामी गर्नुहोस् आजै आयामी गर्नुहोस् आजै पाउनुहोस् आइएमी गरौँ पूर्वी चितवनको लागि सम्पर्क अरुण इम्पेक्स टाढी शाखा रत्नगर एक सौराहा चौक फोन शून्य छप्पन्न पाँच बैसठी चार सय पच्चिस र पाँच बैसठी चार सय सत्ताइस वर्षा शाखा खैरहनी चार चौबिस कोटी चौक फोन नम्बर शून्य छप्पन्न छब्बिस आठ सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस पवित्र धार्मिक स्थल श्री गायत्री हरिहर मन्दिरको प्राङ्गणमा विगतका वर्षहरूमा झैँ यस वर्ष पनि यही दुई हजार सत्तरी साल पौष एक गते पूर्वाङ्ग भई नौ गते पूर्णाहुति हुने गरी माधुर्य वाचक पण्डित बालकृष्ण अर्यालज्यूका मुखार बिन्दबाट सङ्गीतमय कथा प्रवचन सहित श्रीमद् भागवत महापुराण एवं धनधान्याञ्चल ज्ञान महाज्ञमा सपरिवार उपस्थित भई दिव्य कथामृत पान गरी यथाशक्य सहयोग पुर्याइदिनु हुन हार्दिक आमन्त्रण गर्दछौँ उक्त महायज्ञमा दैनिक एघार बजेदेखि साढे चार बजेसम्म कथा पर्व छन् आठ गते एक करोड दीप प्रज्वलन नौ गते अपरान्न तिन बजेदेखि दस गते अपरान्न तिन बजेसम्म अखण्ड हरिकीर्तन हुनुका साथै दैनिक बेलुकी छ बजेदेखि नौ बजेसम्म भजन कीर्तन हुनेछ आयोजक श्री गायत्री हरिहर मन्दिर संरक्षण समिति एवं श्री धन ज्ञान महायज्ञ समारोह समिति रत्नगर एक निपनी चितवन रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमी तपाईँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र बितेका पलबाट राखेको थिएँ जब साँझ पल्छ तिम्रो याद आउँछ वेल यहाँले गीत मैले भर्खर रात राखिराखेको छु र बितेका पल पुस छब्बिस गतेबाट प्रदर्शनमा आउँदैछ र बितेका पल सँगसँगै पढाइ नामक सिनेमा र स एकांश सिनेमा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ र बितेका पलको यो गीत सँगसँगै फेरि पनि ब्रेकपछिको बाँकी समयमा हार्दिक हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन कार्यक्रमको नाम हो एक्सन कट र एक्सन कट सँगसँगै अनिरभित्र छु म स्वागत र मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ ओके नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न जानकारीको साथमा हामी आउने गर्छौँ प्रत्येक साताको शनिबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म र यो प्रोग्राम तपाईँ इन्टरनेसनल लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनिरहनु भएको छ र भित्ति कपालको कुराकानी गर्ने हो भने पुस छब्बिस गतेबाट उपत्यका बाहिर र भित्रका करिब पैँतिसवटा सिनेमा घरमा चलचित्र भित्ति कपालले आफ्नो प्रदर्शनको सुरुवात गर्ने भएको छ र सिनेमालाई राजेश कतारीले निर्माण गरेका हुन् भने सुरु सुब्बाले चाहिँ सिनेमालाई निर्देशन गरेका हुन् बाबु बोगटी केकी अधिकारी अविनाश गुरुङ लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ फिल्म बितेका पलमा र बितेको बितेका पलको यतिखेर प्रचार प्रसारलाई निर्माण युनिटले निकै तीव्रता दिँदै आइराखेको छ किनकि सिनेमा राम्रो भएको कारणले चाहिँ दर्शकलाई चाहिँ अलिकति जानकारी गराउने हिसाबले चाहिँ सिनेमाले चाहिँ आफ्नो प्रचार प्रसारलाई तीव्रता दिँदै आइराखेको छ र यसै ब्यानरले यानि कि यसै टिमले राजेश कथानी निर्मित सिनेमा त्यस्तै सुरज सुब्बा निर्देशित सिनेमा योभन्दा अगाडि बाटो मुनिको गरेको राम्रो बिजनेस गरेको थियो धेरै अवार्ड पनि हासिल गर्न सफल रहेको थियो भने अब बितिका पोलले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ यद्यपि निर्माण युनिटले भने सिनेमालाई चाहिँ दर्शकले मन पराउने कुरामा चाहिँ धेरै नै आशावादी रहेको छ अब के कस्तो गर्छ त्यो भने पछिको दिनहरूले बताउने कुरा हो हाम्रो तर्फबाट चाहिँ फिल्म बितेका पललाई बेस्ट ब्लग हामी भन्नु भन्न चाहन्छौँ र अब अलिकति थोरै कुराकानी गर्छु कुराकानी रहेको छ जोस भन्ने फिल्म र जोस भन्ने फिल्मको पुस दुई गतेको दिन काठमाडौँमा चाहिँ मुरत भइसकेको छ र जोस अब प्रदूषणमा आउँदा ओके अब रिलिज हुँदैछ यो रिलिजभन्दा पनि सुटिङ हुँदैछ यो सिनेमाको कहिलेभन्दा फुस आठ गतेबाट चितवनका विभिन्न स्थानहरूमा चाहिँ सुटिङ हुँदैछ त्यसो त ऋषि नेउपानेले धेरै सिनेमाहरू चाहिँ निर्देशन गरिसकेका छन् उनले निर्देशन गरेको पाँच छवटा सिनेमाहरू अझ पनि प्रदर्शनमा आउन सकिराखेका छैनन् त्यसर्थ अब यिनले एकपछि अर्को गर्दै सिनेमाको काम भने गरिराखेका छन् तर प्रदर्शनमा भने ल्याउन सकि राखेका छैनन् र एकपछि अर्को गर्दै सिनेमाको मुरत गर्दै जाने तर प्रदर्शनमा भने नआउने भइराखेको छ अहिले यिनको सिनेमाहरू जस्तो कि तनाव चलचित्र ब्रह्मा त्यसै गरी कमिना झमेला दामपन्थी जस्ता यी सिनेमाहरूको चाहिँ अझ पनि रिलिज डेट फाइनल भइसकेको छैन भने दामपन्थीको चाहिँ केही सुटिङ चाहिँ भइसकेको छ बाँकी सुटिङ अझ भइसकेको छैन भने तनाव ब्रह्मा कमिना झमेला यस्ता सिनेमाहरूको चाहिँ पूर्ण सुटिङ भइसकेको छ तर रिलिज भने भइसकेको छैन र एकपछि अर्को गर्दै फिल्म निर्देशन गरेका छन् तर रिलिज भने अहिलेसम्म पनि भइसकेको छैन र जानकारी जानकारीपछि अबलाई कुराकानी गरौँ चलचित्र उर्वर्षी र उर्वर्षी चलचित्र यतिखेर देशका सेकेन्ड र थर्ड स्टेसनमा प्रदर्शन भइराखेको छ र उर्वर्षीलाई मनिष पन्तले निर्देशन गरेका हुन् भने खगेश्वर पुनको लगानी रहेको छ फिल्म उर्वर्षीमा र कलाकारको परिचय गराउने हो भने उर्वशीमा किशोर खतिवडा किशोर श्रेष्ठ नेता ढुङ्गाना अरुणिमा लम्सा लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र उर्वशीमा र उर्वशीको गीत छोड्दै प्रोग्रामबाट भने छुट्टिनुपर्ने हुन्छ र मनिष पन्तले यतिखेर डिभोर्स चलचित्र को काममा व्यस्त भएका छन् उनी यतिखेर डबिङमा व्यस्त भइ भइराखेका छन् डिभोर्स र उनको चलचित्र हो डिभोर्स र चौथो चलचित्र भन्नुपर्छ पहिलो चलचित्र जिन्दगानी दर्पण छाया दोस्रो चलचित्र हाम्री चेलिए र यो दुवै चलचित्रले राम्रो व्यापार गर्न सकेन तेस्रो चलचित्र उर्वर्चीले मिडियम व्यापार गरेको छ अब डिभोर्स चौथो चलचित्र डिभोर्सले के कस्तो व्यापार गर्ने हो त्यो पनि हेर्न बाँकी छ र डिभोर्स यतिखेर डबिङमा गइ राखेको छ यो जानकारी पछि पनि बिदा माग्नुपर्ने हुन्छ प्रोग्राम सुनेर साथी तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कोर्टबाट म सागर छुटिन्छु हस्त नमस्कार तेराले देऊ कि मायाले मनको दैलो सजाइदेऊ कि झिरेर यो छाती माया देखाऊ भन ए सजाउला तिम्रो जो बन सजाउला तिम्रो जो बन आकाशको तारा मलाई छाती सिरेर माया प्रीति लाइदैन मलाई चाहिन्छ निश्चयले चोखो मना छाया उम्र जो टाइम चेक यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय जोनी तथा नसारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट multi multi learning academy Khairahani चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध अपियर भिसामा जर्मन जानको लागि एक मात्र गन्तव्य स्थान green mountain education consultancy German भाषा सहित मात्र रु एक लाख तिस हजारमा भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास चौन्न पाँच सय नौ टाढी सम्पर्क शून्य छप्पन्न पाँच साठी पाँच सय बिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म ज्योति महतो अब खबर विस्तारमा नेपाली कङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ पछिल्लो राजनीतिक परिस्थिति र समानुपातिक तर्फका सभासद छान्नका लागि कङ्ग्रेस बैठक बुधबारदेखि नियमित बस्दै आएको छ केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेकोले आज पनि टुङ्गिने सम्भावना छैन बैठकमा आगामी दिनमा एमालेसँग कंग्रेसको प्रतिस्पर्धा भए पनि संविधान र सरकार निर्माण गर्दा एमालेसँगै सहकारी गर्नुपर्ने विषयमा छलफल केन्द्रित छ बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले राष्ट्रपतिको तत्काल निर्वाचन गराउनुपर्ने भन्ने सम्बन्धमा आएका प्रस्तावका विषयमा कुनै हालतमा छलफल नगर्न पार्टी नेतृत्वलाई सजग गराएका छन् केन्द्रीय समितिको बैठकमा समानुपातिक तर्फका सभासद छाने विषयमा पनि छलफल भए पनि अझै निर्णय भने भएको छैन आगामी दस गतिसम्ममा कंग्रेसले एकानब्बे जना सभासदको सूची निर्वाचन आयोगमा बुझाउनु पर्नेछ अबको संविधान सभामा एकतिसवटा दलहरूले प्रतिनिधित्व गर्ने पक्का भए पनि अहिलेसम्म बाह्रवटा दलहरूले मात्रै समानुपातिक तर्फका सभासदको सूची बुझाएका छन् आगामी दस गतेसम्ममा सभासदको सूची बुझाउन आग्रह गरेको आयोगमा अहिलेसम्म बाह्रवटा दलहरूले सभासदको सूची बुझाएको प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो जसमा चौबिस सीट पाएको राप्रापा नेपाल सहित तीन सीटसम्म पाउने राजनैतिक दलहरू रहेका छन् तर राप्रापा नेपालमा अध्यक्ष कमल थापाले सभासद चयन गर्दा अनियमित अनियमितता घोरेको आरोपमा आयोगमै उजुरी दिएपछि उसले बुझाए का सभासदको बारेमा अन्यौलता थपिएको छ यता शीर्ष स्थानमा रहेका नेपाली कंग्रेस र एमाले पनि सभासद छनौटमै व्यस्त रहेका छन् कंग्रेसले केन्द्रीय समितिमा छलफल जारी राखेको छ भने एमाले मापदण्ड अनुसार चयन हुने बताउँदै आयोगले तोकेको मिति दस गते भित्रै बुझाउने जनाएको छ यता संविधान सभामा तेस्रो स्थानमा रहेको एकीकृत नेकपा माओवादीले पनि सभासदको विषयमा करिब करिब प्रारम्भिक सूचीको टुङ्गो लगाएको छ हेड क्वार्टरले सूची तय गरे पनि त्यसबारे छलफल भने नभएको नेताहरूले बताएका छन् एकीकृत माओवादीले चौवन्न जना सभासद चयन गर्नुपर्नेछ राष्ट्रिय पोलियो खोप अभियान आजदेखि सुरु हुँदैछ खोप अभियानको पहिलो चरणमा आज सात हिमाली जिल्ला बाहेकका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइँदैछ नेपाललाई पोलियो शून्य बनाउने अभियान अन्तर्गत मन्त्रालयले विभिन्न चरणमा पोलियो खोप अभियान सञ्चालन गर्न लागेको हो अभियान अन्तर्गत पहिलो चरणमा अडसठी जिल्लाका जन्मेदेखि पाँच वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई आज र भोलि तथा दोस्रो चरणमा आगामी माघ एघार र बाह्र गते पोलियो थोपा खुवाइनेछ हिमाली सात जिल्लामा भने आगामी चैत आठ र नौ गते तथा उन विक्रमसम्म दुई हजार एकहत्तर वैशाख तेह्र र चौध गते अभियान सञ्चालन गरिनेछ दुई थोपा हरेक बालबालिकासम्म भन्ने मूल नाराका साथ शुभारम्भ भएको यो अभियान अन्तर्गत मुलुकभरका पाँच वर्ष मुनिका बयालिस लाख छब्बिस हजार पाँच सय नौ सय छ्यानब्बे बालिकालाई समेट्ने लक्ष्य सरकारले लिएको छ मुलुकभर चालिस हजार चार सय सत्तालिस खोप केन्द्रमा एक्कासी हजार स्वयंसेवक र बाह्र हजार अनुगमनकर्ता परिचालन भएको बाल स्वास्थ्य महाशाखाका निर्देशक डाक्टर सेनेन्द्र राज उप्रेतीले जानकारी दिनुभयो भारतका नवीकरणीय ऊर्जा मन्त्री डाक्टर फारूक अब्दुल्लाहले आज राजनैतिक भेटवार्ता गर्नुहुने भएको छ हिजो साँझ काठमाडौँ आइपुग्नुभएका मन्त्री अब्दुल्लाहले भारत सरकार र भारतीय दूतावासद्वारा भिरकुटी मण्डपमा आयोजित व्यापार लगानी मेलाको अवलोकन पनि गर्नुभएको थियो दुई दिने भ्रमणमा रहनुभएका उहाँले आज राष्ट्रपति डाक्टर रामवरण यादव मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी अर्थ उद्योग तथा वाणिज्य मन्त्री शङ्कर प्रसाद कोइराला लगायतसँग उहाँले बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ नेपाल भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समितिको बैठक आजदेखि शुरू हुँदैछ काठमाडौँको होटल अन्नपूर्णमा अब केही बेरपछि बस्ने बैठकमा पारवहन सुविधा अनाधिकृत व्यापार लगायतका विषयमा छलफल हुने वाणिज्य मन्त्रालयका सहप्रवक्ता दीपक राज पाण्डेले जानकारी दिनुभयो बैठकमा नेपालले पारवहन सुविधा अनाधिकृत व्यापार विशेष अतिरिक्त शुल्क गैर भन्सार अवरोध रेलवे रूट र एकीकृत जाँच चौकीका विषयमा मुख्य रूपमा उठाउने भएको छ तीन दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव माधव रेग्मी र उहाँका भारतीय समकक्षी ए एसआर रावले दुई टोलीको नेतृत्व गर्नेछन् भारतसँग बढ्दै गएको व्यापार घाटा कम गराउने र नयाँ क्षेत्रको खोजी भन्दा पनि पुरानै एजेन्डा र विषय यसपटकको बैठकमा समेत तय गरिएको छ हरेक वर्ष भारतसँगको व्यापार घाटा बढ्दै गएको छ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भारततर्फ अठार दशमलव पचासी अर्ब निर्यात भएको छ भने एक सय सैतिस दशमलव सतासी अर्बको भारतबाट आयात भएको छ सिरियाको सरकारी सेनाले अलेपो नगरमाथि गरेको जथाभावी हवाई आक्रमण युद्ध अपराध भएको भन्दै यस्तो आक्रमण रोक्न फ्रान्सले आग्रह गरेको छ डक्टर्स विथ आउट बोर्डर्स नामक कल्याणकारी संस्थाले अलेपोमा आइतबारदेखि भएको हवाई आक्रमणमा कम्तीमा एक सय उनानब्बे व्यक्तिको मृत्यु भएको तथा करिब नौ सय व्यक्ति घाइते भएको जानकारी दिएको छ श्रीयाली राष्ट्रपति बसार अल असादले सरकारले अलेपोमाथि गरेको ब्यारेल बमसहित बम आक्रमणको फ्रान्सले भर्सना गरेको जनाइएको छ र आगामी वर्ष ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगिताको विजेतालाई दिइने ट्रफी आज काठमाडौँ प्रदर्शन काठमाडौँमा प्रदर्शन गरिने भएको छ विश्वभर नै ट्रफीलाई घुमाउने कार्यक्रम अन्तर्गत नेपालीले पनि पहिलोपटक फिफा विश्वकपको ट्रफी हेर्ने मौका पाउन लागेका हुन् उक्त ट्रफीलाई विश्वका अठासी देशमा घुमाइनेछ FIFA world cup trophy tour नाम दिएर विभिन्न देशको परिक्रमा गराइरहेको ट्रफी आज दशरथ रङ्गशालामा देखाइनेछ ट्रफीलाई राष्ट्रपति डाक्टर रामवरण यादवले अनावरण गर्ने कार्यक्रम रहेको जनाइएको छ हवस् त बिहान एघार बजेको अर्पण खबर अहिलेको लागि सकियो अर्पण खबरबाट म ज्योति महतो विदा भएँ नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी कृषि लर्निङ एकाडेमी खैरोहनी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध अपियर भिसामा जर्मन जानको लागि एक मात्र गन्तव्य स्थान green mountain education consultancy German भाषा सहित मात्र रु एक लाख तिस हजारमा भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास चौन्न पाँच सय नौ टाढी सम्पर्क शून्य छप्पन्न पाँच साठी पाँच सय बिस मनोरञ्जनका लागि सुनो हजुर रेडियो सुनो हजुर विगत बिस वर्षदेखि तपाईँहरूको सेवामा समर्पित new Sharma electric and suppliers रनपा दुई टाँडी हजुर हामी कहाँ wall light dome light console light उच्च गुणस्तरका झुमर उषा सिलिङ केन क्रमटन सिलिङ केन कुलर इन्भर्टर पानी तान्ने मोटर झलर राठी कम्पनीका सामान युनाइटेड केबल मिक्स कम्पनी थ्री फेज का सामानहरू साथै घर वेरिङ इन्भर्टर फिटिङका लागि दक्ष मिस्त्रीको व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क new Sharma electric and suppliers रनपा दुई टाढी किस्ट ब्याङ्कको तल्लो तल्ला प्रोपाइटर लक्ष्मी प्रसाद पौडेल एक नारायण पौडेल मोबाइल अन्ठानब्बे चार सय पचास चौवालिस तिन सय पचहत्तर अन्ठानब्बे चार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 चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न तपाईँले सुट कहाँ सिलाउनु भएको ल तिमीलाई थाहा छैन बागलुङ कालिका टेलर्समा सिलाएको नि वाउ कति राम्रो हो नि त्यहाँ त अत्याधुनिक डिजाइनका कोट पाइन्ट सर्ट सिलाइन्छ नि अनि कपडा चाहिँ कहाँ किन्नु भयो त कहाँ हुनु त्यही एकै ठाउँमा किनेको नि ओ कमाल पो रहेछ हजुर स्कुल क्याम्पस बोर्डिङका ड्रेसहरू विवाह व्रतबन्धका कपडा पार्टी सेमिनारका कपडा रेडिमेड कोट प्यान्टहरू चाहिएमा हामीलाई सम्झनुहोस् सिलाइ हाम्रो रोजाई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 थाहा छ त्यसैले आजको प्रोग्राममा पनि निकै नै रमाइला खालका गीत सङ्गीतहरूको साथमा हामी उपस्थित भइसकेका छौँ र यो समयमा तपाईँ पनि थोरै फ्री हुनुहुन्छ